I'm murder, no चाँडै भर्नालाई मन छ नि यो सिउँदो चाँडै भर्नालाई मन छ नि माथि मलाई मायाको डोरीले चोरी चोरी दिल मेरो चोरी दोहोरी कि मदल म ¡Sí! नाच्ने उस्तै गीत पनि गाउने नाच्ने नि उस्तै गीत पनि गाउने उनको नाच हेर्दा नाच्न मन लाउने उनको नाच हेर्दा नाच्न मन लाउने Pinky